कहिले पनि दिन कि यस्तो गर्नुहुन्छ होला उहाँले मलाई यत्तिकैमा छोडेर जानुहुन्छ होला भनेर म कहिले पनि सपना होइन सोचिँदिनँ उनी थिइन् बाइस वर्षको उमेरमा श्रीमान गुमाएर सेतो पहिरनमा क्रियाक्रमको कुनोमा बसिरहेकी गीता परियार यही असार सोह्र गतेका दिन गुल्मीको खर्ज्याङमा उहाँका श्रीमान सुदीप परियार विष सेवन गरी आत्महत्या गर्नुभयो विवाह गरेदेखि डेरामा बसिरहेकी यी गीता परियार यति बेला श्रीमानको क्रियाक्रम गर्ने खर्च समेत नभएर बिचलीमा पर्नु परिरहेको छ अब मैले के गर्न हो छोरीलाई पढाउने हो कि सम्पत्ति छ घर छ त्यस बसेर मजदुर गरेर काम गर्ने पनि छैन उहाँका सपरिवार डेरामा बस्छन् उहाँहरूको घर अरखाँचीको चिदिका गाविस वडा नम्बर दुईमा हो उहाँहरूको कथाभित्र कथा लुकेको छ बाबुले सानैमा छोडेर अन्यत्रै जानुभयो अहिलेसम्म बेपत्ता हुनुहुन्छ बाबु बेपत्ता भएपछि आमाले पनि छाडेर भारततिर जानुभयो ससाना छोराछोरीहरू अर्केको मेलापात गिटी कुटेर जीविका चलाउँदै आएका थिए तर दुर्भाग्य केही गरुला भन्दा भन्दै एक्कासी सुदीप परियारले सोह्र गतिका दिन सौर्य खोलामा आत्महत्या गर्नुभयो त्यसपछि यो परिवारमा बिचल्ली आयो न बाँस छ न खाने घाँस छ क्रिया खर्च चलाउने केही भएन भनेपछि यहाँका स्थानीयवासीले बोलाएपछि हामी आज यहाँ यस परिवारको जीवनको गोरेटो लिन आइपुगेका छौँ बाइस वर्षको उमेरमा श्रीमानको क्रियाक्रम गरिरहेकी गीता परियारसँग कुरा गर्नु पूर्व हामीलाई उहाँको उद्धारका लागि यहाँसम्म बोलाउनु हुने स्थानीय समाजसेवी महिला सीता भण्डारीसँग थोरै कुराकानी गर्न चाहन्छौँ यहाँको अवस्थाबारे बताइदिनुहोस् न हजुर यहाँको अवस्था नाजुक अवस्था छ आज श्रीमानले पालन पोषण गर्ने बेलामा उनी चटक्कै छोडेर गए चार वर्ष कि बच्चा छिन् उनलाई अब क्रिया खर्च गर्ने कसले हो उनको जीविका निर्वाह गर्ने कसरी हो उनी अब क्रिया खर्चबाट उम्किने कसरी हो सक्ने समाजसेवीहरू सबैले उनको लागि दया गर्नुहुन्छ भन्ने म एउटा समाजसेवी बोलिरहेकी छु यी सुदीप परियार र गीता परियारको बस्ने घरवास नभएपछि गत पाँच छ वर्ष अघिदेखि डेरामा राख्नुहुने बद्री घिमिरजी हुनुहुन्छ दया जागेर नै यसरी राख्नु हो यिनीहरूको अलिकति संवेदनशील परिस्थिति र आय आर्जनका अवस्थाहरू पनि केही नदेखिएको र एउटा सामाजिक नाताले विश्वका सबै परिवार त एउटै हुन्छन् भने हामी समाजमा रहेका परिवारहरू एउटै हो यस दृष्टिकोणले हाम्रो जुन हिन्दू परम्परा अनुसार अरूको घरमा क्रिया गर्न हुँदैन भन्ने मान्यतालाई चिर्दै हामीले आफ्नो घरमा क्रिया गर्न दिएका छौँ मात्रै नभएर त्योभन्दा अगाडि यिनीहरूलाई आफ्नो प्रकारले स्वतन्त्र हिसाबले बस्न दिएको हो र यिनीहरूप्रति हाम्रो जुन सकारात्मक सोच छ यो सोचाइलाई यो मिडियाबाट हाम्रो प्रेमजी मार्फत यहाँ आएर जुन कार्यक्रमहरू प्रसारण गरिँदैछ सुन्नुहुने सम्पूर्ण श्रोताहरूबाट यिनीहरूको लागि केही सहयोग हुन सक्छ भने आवश्यकीय कुरा हो सहयोग गर्न सबैले सक्नुहुन्छ अहिले एकदम र बाइस वर्षीय सुदीप परियार आत्महत्या गरेको भन्ने सम्बन्धमा यसको आधिकारिक पुष्टाइका लागि हामी खर्ज्याङ अस्थायी प्रहरी चौकीका इन्चार्ज इन्द्रबहादुर अधिकारीसँग कुराकानी गर्न चाहन्छौँ सुदीप परियार सोह्र गते जुन विष सेवन गरेर मृत्यु भएको भन्ने कुरा हो हो हामी स्थानीय व्यक्तिहरूले खबर गरे पश्चात हामी घटनास्थलमा पुगेका थियौँ त्यहाँ उनी औषधि सेवन गरिसकेका रहेछन् उनी एकदम छटपटिरहेको अवस्थामा हामीले फेला पारेको तिनको नजिकैमा बुलेट लेखेको औषधि त्यहाँ घटनास्थलमा पाएको हामीले बस धन्यवाद थैंक यू गुल्मीकै खर्ज्याङ गाविस वडा नम्बर चारमा जन्मिनु भएकी गीता परियार आजभन्दा आठ वर्ष अघि पन्ध्र वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनु भएको थियो विवाह बन्धनमा बाँधिएपछि सुदीप परियारले उहाँलाई डेरामा राख्नुभयो डेरामा बस्दा बस्दै कमाएर के गरुला सुख सुविधा दिउँला भन्दा भन्दै उहाँले एक्कासी त्यसरी आत्महत्या गर्नुभयो अहिले बाइस वर्षको उमेरमा काखमा सानी छोरीका साथ क्रियाक्रममा बसिरहनु भएकी उनै गीता परियारको पीडा वेदना हामी पस्किन चाहन्छौँ त्यस दिन तपाईँको श्रीमान जानुभयो केही कुराकानी पनि भएको थियो म अहिले जान्छु साँझ आउँछु भात पकाएर राखेँ भन्दै जानु भएको हो अनि अरू चाहिँ केही पनि भएको होइन त्यसपछि साँझ एकैचोटि सवा चार बजेतिर चाहिँ बिस खानु भएको छ खरिङसम्म आइज भन्नुभयो मलाई त्यसपछि हात हात समात्नु भएको छ खानु भएको छैन केही पनि भएको भने सबैले होला त नि भने अनि सन्धिकर्काको जी पाएर अनि लिएर जानुभयो मैले भने के ल जिप लिएर जानुहुन्छ बाइकमा पनि आउनुहुन्छ होइन र अड्डिनु सक्नुहुन्छ के अरे भने मैले तर उहाँहरूले बेच्ने रोक्ची खास सक्दैन भन्नुभयो त्यसपछि मैले चिच्याएँ रोएँ तर मेरो कुरो कसैले पनि सुनेन तर जिप लिएर जानुभयो तर एकैचोटि लिएर आउनुभयो त्यसपछि म त कुर्दै हेर्न गएँ बस्नु भएको छ भनेर हेर्न गएको थिएँ तर उहाँ हुनुहुन्थेन यो दुनियाँ छोडेर गइसक्नु भएको रहेछ म धेरै रहेछु चाहे तर उहाँले मलाई कहिले पनि मलाई आफ्नो भन्नु भएन उहाँले छोरीलाई पनि सम्झनु भएन वास्तवमा श्रीमान श्रीमती बीच झै झगडा हुने त्यस्तो भयो भने मान्छेहरूले आत्महत्या गर्ने कुटपिट र एक्लै अर्काको हत्या समेत गर्ने गरेका छन् जस्तो यसै हप्ता गुल्मीको पल्लीकोट वडा नम्बर दुईमा श्रीमानले श्रीमतीको हत्या गरे दाउरू प्रार गरेर त्यसै गरेर केही दिन अघि सिमीचोरमा पनि एउटा त्यस्तै घटना घट्यो श्रीमानले श्रीमतीको हत्या गरेर आफू आत्महत्या गरे घरमै त्यस्तो खालको पनि हुन्छ कति तपाईँहरूमा त्यस्तो खालको केही थियो कि केही पनि भएको थिएन चोटि रोइचिकिया जानुभयो एक महिना जति घर जानु भएको थियो त्यसपछि घर गएपछि पनि अब सधैँ सँगै काम गर्ने हाँसी मुख कहिले पनि झगडा गर्नु भएन कि अन्तिमै रहेछ र अनि त्यस्तो कहिले पनि नराम्रो सोच्नु भएन कि म मर्ने भने त सपना पनि सोच्नु भएको थिएन भनेपछि अहिले खर्च उठाउने केही छैन केही छैन रकम पनि छैन मैले त्यो लास लिएर आउँदा पनि कसैले एक रुपियाँ केही गरेन नि यति दाइनो आएको भए के हुन्थ्यो थाहा छैन यति दाइनो आउनु भएको भए मेरो जीवनको लास उही कुहिन्थ्यो मलाई कोही छैनन् कतिवटा होला पनि छैन माइत पनि म कति अटाउँछु र माइत पनि हाम्रो जात मिल्दैन म चाहिँ गएर तपाईँ कुन जातकी हो माइत चाहिँ नेपाली हो यहाँ चाहिँ परिवार नेपाली र परिवार दुवै दलित हो त्यसमा पनि विभेद छ है विभेद हुन्छ के गर्नु सर बस्न दिन्न घरभित्र बस्न दिन्न अरू चाहिँ भित्र आएर बस्दा मैले चाहिँ दैलाबाट हेर्नुपर्छ त्यस्तो हुन नहुनु पनि दलित दलित त होइन र हुन नपर्ने हो तर चाहिँ उपल्लो जातलाई हामीलाई भित्र बस्न दिएनस् भनेर तर यता तल्लो तल्लो जातमा पनि भित्र बस्न दिँदैन मलाई नि रहर हुन्छ सर आमा बाबाको को कहाँ बसेर खाउला भन्ने त्यही पनि छैन अब म के गरौँ मुटु उस्तै धड्कन उस्तै धरती उस्तै आकाश उस्तै चोट उस्तै रगत उस्तै आखिर मान्छे मान्छेमा के नै फरक छ र सुनिहाल्नुभयो श्रोता हाम्रो देशमा यो जातीय विभेद दलित दलित भित्र यस्तो चरम जातीय छुवाछुत र विभेद छ भनेपछि झन् सदिउदेखि फ्राकिलो ग्याप रहेको अन्य समुदायसँग कति गाह्रो होला उहाँ नेपाली थरकी दलित हुनुहुन्छ र उहाँका श्रीमान परियार थरका दलित हुनुहुन्छ र पनि उहाँलाई माइतीमा गएर भित्र गएर आमासँग बस्ने मौका मिल्दैन दिँदैनन् घृणा गर्छन् बहिष्कार गर्छन् त्यही भोगिरहनु भएको छ गीता परिवारले अहिले त तपाईँ आफ्नो श्रीमानको क्रियाक्रम अर्कैको घरमा बसेर गरिरहनु भएको छ उम्केर पनि आफ्नो घर जाने ठाउँ कतै छैन है तपाईँको आफ्नो घर पनि छैन त्यस्तै हो सर एउटी छोरीलाई लिएर कहाँ जाउँ उहाँले यस्तो गराएर मलाई लिएर यस्तो पार्नु भयो तपाईँ कति वर्ष वर्षकी हुनुहुन्थ्यो उहाँसँग प्रेम गर्दाखेरि <laughs> म चाहिँ पन्ध्र वर्षको थिएँ किन सानैमा विवाह गर्नुभयो खै कुनै थाहै भएन सर यहाँ नास्ता खान भन्दै आइयो दुइटा सँगै भएर आइयो त्यसपछि मलाई नराम्रो आरोप लाए म त्यस्तो नराम्रो कसँग केही पनि गरिदिनँ मलाई त्यस्तो आरोप लाएर त्यहाँबाट मलाई <laughs> उहाँले चाहिँ अनि म चाहिँ पानी आइरहेको थियो म घर पर्खिरहेको थिएँ उहाँले भन्नुभयो त्यस्तो नराम्रो गलत गर्ने छैन तिमी चाहिँ चोरी मान्छे हौ माइत घर बजाउनु भएन कसैसँग तिम्रो विवाह पनि हुन्न <laughs> जे भयो मैले सुख दिन्छु दुःख दिन्न कहिले रुन पार्दिनँ भनेर चाहिँ म भित्रेको छ <laughs>

अरूसँग बोल्न पनि हुँदैन लोनमा चाहिँ चाहिँ चार घर जति रात कटाए पनि हुन्छ तर हामी चाहिँ कसैसँग बोल्न पनि नहुने कस्तो समाज हो यो छोरी मान्छे भएर त कोही पनि नजन्मिउँछ होइन मेरो जिन्दगी बर्बाद भयो घर घाटकी भयो म अब कहाँ गएर बस्छु यी गीता परिवारको जीवनको गोरेटो तयार पार्दै गर्दा यहाँ धेरैजना खर्ज्याङवासी दाजुभाइ दिदीबहिनीहरू आइपुग्नु भएको छ उहाँहरूको आँखामा आँसु छन् जुन विपद परेको छ यो परिवारमा रोइरहनु भएको छ तपाईँको नाम चाहिँ के पर्यो सरस्वती श्रेष्ठ हो यी नानीको निकै बिचल्ली हुने भयो अब के गर्नु हामीलाई पनि देख्नु देख्न सक्नु सकिएन रात आँसु आँखामा छ केही उद्धार हुन्थ्यो कि भनेर हामीलाई बोलाउनु भएको हजुर कति वर्ष कि बहिनी नानी चार वर्ष कि भयो अब उहाँको चिनो भन्नु नै उनी हुन् यही हो मेरो चिनो जे भने पनि यिनीहरूलाई आफ्नो आमा बा जे सम्झेर भए पनि यसोलाई हुर्काउनेतिर लाग्नु पर्छ र म के गर्नु एक्लै छु साथ दिने कोही पनि छैनन् साथ दिने मान्छे छोडेर जानुभयो अब के गर्ने हो कसो गर्ने हो केही सोचे छैन सर मैले यही हो मेरो चिन्ह जे भने पनि सारी हामीसँगै हाम्रा सहकर्मी रामकृष्ण कणेलजी आउनु भएको छ उहाँ पनि यसै छिमेकी गाविस अमर अर्थकका बासिन्दा हुनुहुन्छ र यहाँबाट उहाँले समाचार सम्प्रेषण गर्नुहुन्छ जुन विपद देख्नुभयो यी बहिनीको जुन गीता परिवारको त्यसपछि तपाईँहरूले हामीलाई बोलाउनु भएको होइन हजुर यो विपद देखिसकेपछि हजुर सहयोग गर्नुपर्ने जरुरी देख्नुहुन्छ तपाईँहरू अवश्य पनि उहाँहरूको स्थिति देख्दाखेरि त एकदमै दयनीय अवस्था न घर जग्गा छ न माइतमा जाँदा पनि त्यस्तो अवस्था छ उहाँलाई त सबैले सहयोग गर्नुपर्छ थोरै धेरै जति सकिन्छ हाम्रो केही पनि छैन सम्पत्ति त चम्च सबै आमाले जाँदाखेरि ऋण लिएर जानु भएको इन्डिया जाँदा यत्रोसम्म फर्केर आउनु भएको छैन त्यो बित्नु भयो उहाँहरूले सबैलाई हुर्काउनु भएको हो माइला हुनुहुन्छ नाम चाहिँ के भयो मेरो कृष्ण दर्जी कृष्ण दर्जी हो माइलो दाइ हो म कति भाइ हुनुहुन्छ हामी पाँच भाइ हो सर भाइ त्यसरी आत्महत्या गर्नु कारण के लाग्छ केही पनि बुझ्न सकेन सर अब केही थियो जस्तो पनि लाग्दैन यहाँ अब यत्रो सानो बालका चार वाना छोडेर आमा पनि चिँडिदिएर मैले अरूको घाँस काट्ने ओर्ने गरेर उर्काएर अहिले मैले गाडी चलाउँछु सर ट्र्याक्टर त्यसलाई पनि ट्र्याक्टर चलाउने बनाएको थिएँ अब लाइसेन्स साइसेन्स बनाइदिने हो भनेर सबै कुरो भइसक्यो त्यो फर्मसम्म बोराइदिएँ एक्कासी त्यस्तो भयो भने सुनेको सर अब यस्तो केही झगडा सगडा पनि भएको थिएन अहिलेसम्म कसैसित म यस्तै बाह्र तेह्र वर्ष घुमेर आमालाई छोड आबा त पहिले गएको चार पाँच वर्ष भयो भन्नुहुन्थ्यो आमाले आमा पनि त्यही चाहिँ बाह्र तेह्र वर्षको उमेर छोडेर मैले अरूको घाँस काट्ने ओर्ने घाँस काट्ने अब कसैको इँटा बोक्ने ओर्ने यहीँ बजार हुन्थ्यो यस्तो काम गरेर यिनी भाइ बहिनीहरूलाई अरू गाउँहरूतिर हुर्काएको मैले नखाइ नखाइ हुर्काएको भाइहरू दुई भाइले राम्रै आउने जाने कमाउने गर्थे त्यसलाई पनि यहीँ एकचोटि ल्याएर घर आएको म जान्न त यहीँ काम गर्छु भन्दा अलिअलि चलाउने भएको थियो राम्रै के यस्तो अवस्थामा मलाई धोका दिएर जानु मैले कहिले पनि सोचिदिनँ यस्तो गर्नुहुन्छ भनेर जताततै ऋण मात्रै छ माइत भने कति हटाउँछु र जस्तो के आँसु हो राशन भएन माइती जे भएन माइती अब के गरौँ मैले गीताजी तपाईँ घर चिदिका भन्नुभयो घर त होइन चिदिका जानु भएको छैन घर घर छैन अनि कान्छा मतलब गर्नु वास्ता केही गर्नु हामीलाई खोज्दैन उहाँहरूले पनि हामीलाई खासै खोज्नुहुन्न साँच्ची धन सम्पत्ति भइदिए सबै राम्रो भइदिए मात्रै आफन्त हुँदो रहेछ त्यही आफन्त त्यही हुने रहेछ हामीलाई त अझै सानो सानोमा त कसैले पनि हेर्नु थिएन सर अहिले यसो मैले ट्र्याक्टर चलाउने महिना दस पन्ध्र हजार यसो कमाउने भएर यसो माउकान यसो त्यही कता हिँड्नु भन्ने भन्ने बल्ल भन्छ नत्र आएपछि हामीलाई हाम्रै केटाकेटीको समस्या छ भन्थे कान्छ अहिले पनि हामीले गाउँमा अरूको दुःख गर्दा पनि मैले उनीहरूले कहिले पनि एक छाक बोलाएर भाइ बहिनीहरूलाई पनि खुवाएन हामीलाई पनि एक छ एक रात पनि बस्न पनि बसालेन साथे सुके को बगर ले पानी बरखा माया को भेल पहुँचा सोचे को थी दुख मेरो कसे को ता आखर साउछा किन कि एक दिन सोझोको पानी यो दुनियाँ पालो आउँछ सोझो रुखलाई सबैले काट्ने रहेछन् छानी छानी पराईले काटे माया नमानी आफ्नाले काटे दुख्यो की भने मलाई यो जिन्दगीले छुट दियो गनी गनी मैले त यत्रै भाइ यो छोरी जत्रो कान्छो भाइ थियो अहिले लाउँछु सर आमा बाले पनि कसैले कसैले मतलबै गर्थेन सर पर्दा पढ्दै अहिले त्यो अलिअलि दुई चार हजार कसैले बताउने हुने बेला अब यस्तै हुन्छ अब कहिले भाइ उस गर्ने यस्तो भयो तिन वर्ष पहिला आमा बित्नुभयो इन्डियामा मरेको खबर लिएर आयो दाई बल्ल बाह्र तेह्र वर्षमा नत्र कहाँ छ के छ त्यसको पनि थाहा थिएन सर अहिले अब भाइले यस्तो त्यो दाईलाई पनि त्यो केही रुपियाँ पाँच रुपियाँबाट सहयोग होला कतैबाट कसैलाई बोलिदिएर होला भन्ने पनि छैन सर कतैबाट केही छैन मैले एक्लै गर्ने सर यता यस्तरी कुनामा छ यिनीहरूलाई अब के छैन घिउ छैन यो छैन अन्त यता हेर्ने उता गाडी चलाउन अब अरूलाई राखिदियो भने फेरि यो निक्लिएपछि कहाँ जाने भनेर सर अब दिन एक दुईटी भए पनि घर चु भर्खरपट्टि एक ढुङ्गा फालेर आएको सर अहिले फेरि खोलामा जान अब फोन गरिसक्यो काम छोड भने यो सबै छोडिन्छ मैले नगरेँ भने केही हुन्छ अरे सर बच्चाहरू छन् मेरो पनि दुइटा सानसाना गरिबीको चरम रूप चाहिँ तपाईँले भोग्नु भएको छ है जीवनमा सानै बाल्यपनदेखि तपाईँ मलाई त सायद यो संसारमा मैले जति दुःख त सर कसैले पनि भोगे छैन जस्तो लाग्छ यसो हुन्छ कि भन्ने होला एकतिर एक थोक एक थोक हुन्छ त छोरा मान्छेको मन डह्रो हुन्छ भन्छन् तर परेपछि छोरा मान्छेको मन पनि दुख्छ रुन्छ ऊ भक्कानो छाडी छाडी रोइरहनु भएको छ सानैमा बाबुले छोडे हुर्काउँदा हुर्काउँदै आमाले छोडेर बेपत्ता हुनुभयो त्यसपछि कहाँ नेमेक मजदुरी गरेर हुर्किँदा हुर्किँदै आज फेरि हुर्के बढेको साथ देला भन्ने भाइले विसेवन गरेर मर्यो अहिले क्रिया खर्च चलाउन गाह्रो भइरहेको छ कुनै सिप इलाम कपडा सिलाउने केही सिक्नु भएको छ केही सिकेको छैन हजुर गिटी फोर्छु गिटी फोरेर खान्छु त्यही हो सर मेरो सेप भन्ने अरू केही पनि छैन गिटी फोरेर खाने हो दिसभरि काम गरेर आएर साझा खाने हो त्यही हो सर अरू केही पनि छैन मेरो सिप क्रिया खर्च उम्काउनका लागि जुन कठिनाइ भइरहेको छ सबैसँग के आग्रह गर्न चाहनुहुन्छ आग्रह गर्ने जति सक्नुहुन्छ सहयोग गरिदिनु होला त्यही भन्न चाहन्छु यदि कसैले सहयोग गर्न चाहनुभयो भने सिधै तपाईँहरूसँग सम्पर्क गर्नुहुनेछ तपाईँहरूको मोबाइल नम्बर बताइदिनुहोस् न त्यो अन्ठानब्बे छ एकहत्तर पैँतिस तिन सय अठहत्तर फेरि बताइदिनुहोस् अन्ठानब्बे छ एकहत्तर साठी दुई सय बयालिस यहाँ स्थानीय समाजसेवी महिला हुनुहुन्छ सीता भण्डारीजी तपाईँले पनि समन्वय गरिदिनु होला तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् अन्ठानब्बे साठी पचपन्न पन्ध्र एकसट्ठी मेरो मोबाइल नम्बर हो यदि कसैले सहयोग गर्न चाहनुभयो भने सिधै मेरो मोबाइल नम्बरमा सम्पर्क गर्न पनि सक्नुहुनेछ हुन्छ यदि दयावान श्रोता तपाईँहरूलाई दया जाग्यो भने कृपया यो बाइस वर्षको उमेरमा सेतो पहिरनमा कि र भोलि बिहान यहाँबाट निस्किन साथ हरवास नभएर कस कहाँ जाउँ भन्ने अवस्थामा पुगे कि यी गीता परिवारको उद्धारका लागि जति सक्नुहुन्छ सहयोग गरिदिनु होला भन्दै म यहाँबाट छुट्टिन चाहन्छु हस्त गीताजी धैर्य गर्नुहोला केही सहयोग आयो भने खबर गर्नेछौँ है त यस्तो अवस्थामा मलाई धोका दिएर जानु मैले कहिले पनि सोचिदिनँ यस्तो गर्छ भनेर